चार थोप्लो पांच मेगा हर्ज रो कार्यक्रम pop gallery and very very good afternoon Fairvene I'm back after one week on this program Pop Gallery right now control roomबाट technical support cha छ partner raj ko and this is me yours dil ko Rajan rajan Gurung अनि तपाईँ सुन्दै हुनुहुन्छ radio Arpan hundred four right तपाईँहरूलाई थाहै छ हेभी सटरडे वान पिएमको अर्पण खबरपछि लगभग लगभग वान हर म तपाईँहरूको साथमा रहनेछु प्रोग्राम पप ग्यालरीमा प्रोग्राम पप ग्यालरीलाई आजसम्म सहकार्य गरेको थियो आसिया होम डेक आजको हप्तादेखि आसिया होम डेकरको सहकार्य हामी माझमा रहेको छैन तैपनि आभार व्यक्त गर्दछु आसिया होम डेकर फर्थी वेल हामी प्रोग्राम पप ग्यालरीमा तपाईँहरू माझमा नेपाली पप आर्टिस्टको बारेमा इन्फर्मेसन राख्नेछौँ सँगसँगै नेपाली पप म्युजिक त छँदैछ वेल यति बेला भने तपाईँको लागि राख्दछु एउटा Nepali pop song shake it, shake it. Baby, shake it. One, two, one, two, three, go! Lucky, lucky, आँखा तिमी नजुधाउ यो मन त्यसै उडिदिन्छ करके नजरले लुकी लुकी अखतिमी तिमी नजुधाउ त्यसरी यो मन त्यसै उडिदिन्छ त्यसै उडिदिन्छ कर्के नजरले Shake it, shake it, <laughs> baby shake it One, two, one, two, three, go! Okay लुकी लुकी हाखा तिमी नजुदाउ त्यसरी लगभग बिस वर्ष भन्दा बढी अर्थात् दुई दशक बढी नेपाली पप म्युजिक क्षेत्रमा रमेका अनि नाचेका नाचेका भन्दा तपाईँले पनि अनुमान लगाउनु भयो होला आज प्रोग्राम पप ग्यालरीमा तपाईँको माझमा तपाईँको ढुकढुकीमा बस्न सफल नेपाली पप सिङ्गर को हुन् एनी गेस वेल धीरज राईको इन्फर्मेसन लिएर आएको छु सानै उमेरदेखि नेपाली म्युजिक इन्डस्ट्रीमा त्यसमा पनि पप म्युजिकमा लागेका धीरज राई नेपाली अडियन्समाझ निकै नै चर्चित छन् आफ्नो उमेर उमेरको बारेमा जानकारी दिन नरुचाउने गायक धीरज राई आफ्नो छुट्टै विशेषताले गर्दा पनि चर्चित छन् यमजे अर्थात् माइकल ज्याक्सनको रूपमा हो हुनलाई नेपाली माइकल ज्याक्सन पनि भनेर चिन्छन् नेपाली अडियन्सले म्युजिक भिडियोमा होस् या स्टेज पर्फर्मेन्समा होस् धीरज राई सँगसँगै डान्स पनि लिएर अगाडि बढ्छन् प्रस्तुत हुने गर्दछन् स्टेजमा यसै कारणले गर्दा धीरज राईलाई नेपाली माइकल ज्याक्सनको उपाधि मिलेको छ धीरज राईलाई तपाईँ नेपाली माइकल ज्याक्सन नै हो त भनेर सोधिएको प्रश्नमा म सँगसँगै डान्स पनि गर्छु त्यही भएर होला मेरो फर्स्ट सङ्ग लुकी लुकी केही बेर अगाडि पनि बजेको थियो लुकी लुकी हिट भए लगत्तै केही पत्रकारहरूले नेपाली माइकल ज्याक्सन भनेर लेखिदिनु भएछ पछि आएर नेपाली अडियन्स पनि यसै रूपमा देख्न थाले मलाई जे होस् जस्तो होस् धीरज राईलाई नरुचाउने कमै होलान् विशेष गरी लेडिज अडियन्स माझ लोकप्रिय धीरज राई आफ्नो सङ्घको भिडियोमा आफै नै मोडलिङ गर्ने गर्दछन् वेल तपाईँ सुन्दै हुनुहुन्छ forever and for all radio Arpan hundred four point five mega र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा programme pop gallery programme pop ग्यालरीमा अब भने पालो भएको छ नेक्स्ट नेपाली पप सङ सुन्ने सङ्ग रहेको छ एल्बम भुमोबाट सुजिल कर्मचारी अनि अराज केशवको भोकलमा रहेको अनि म्युजिक लिरिक्स रहेको छ सुजिल कर्मचारीको मानिल्याउ संसारको तिमिरामी यसपछि सर्ट कमर्सियल ब्रेक ब्रेक पछि फेरि आउनेछु रेडियो अर्पण सँगै रहनुहोला निहुरामा तिमीबाट छेके निहुराई शिर गुणा टेके Hey, come on!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 काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ कला र संस्कृतिको उत्थान गरौँ भन्ने मूल नाराका साथ वर्षा कला मन्दिर प्रस्तुत गर्दछ वर्षा साङ्गीतिक साँझ दुई हजार सत्तरी वर्षा साङ्गीतिक साँझ दुई हजार सत्तरी कलाकारहरू कमल खत्री बबिता मानन्द तिमी बसेछौ आत्मा श्रेष्ठ कसको सृष्टि प्रेम तिमी कसको वरदान हो माया नलाउन हुने भुवन प्यासी यो जुनीलाई मात्र होइन जुनी जुनीलाई र साथमा रत्नगर कला मन्दिर र वर्षा कला मन्दिरको बेजोड नृत्य प्रस्तुति मिति दुई हजार सत्तरी श्रावण एक्काइस गते स्थान जनज्योति हल पर्सा बजार समय साँझ चार बजे sponsor Chaudhary fourteen video mixing centre Parsa बजार को स्पोन्सर भीमदेव सुनचादी पसल पर्सा बजार ticket sponsor PC sound and mobile house Parsa बजार sound partner Chitwan sound service Bharatpur media partner radio Arpan एक सय चार थुप्रो पाँच मेगा हर्स बेसो टेलिभिजन र चितौन दर्पण साप्ताहिक सह आयोजक रत्नगर कला मन्दिर आयोजक पर्सा कला मन्दिर पर्सा बजार नवप्रतिभाको गायन कलाको सम्मान गर्दै चितवन चलचित्र कलाकार सङ्घ प्रस्तुत गर्दछ चितवन आइडल दुई हजार सत्तरी तपाईँकै ठाउँ टाढी नारायणगढ टनौली बजार र नवलपरासीको कावसोतीमा अडिसनको लागि हामी छिट्टै आउँदैछौ उपाधि विजेताले प्राप्त गर्नुहुनेछ नगद रु पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि फारम शुल्क दुई सय पचास मात्र फारम पाइने स्थान Shruti Sangeet Pathshala Narayan Ghat smart education store Bhandara हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस टनौली बजार मनोकामना पुस्तक पसल मनहरी विद्यार्थी पुस्तक पसल Indrachowk Kawasoti Sonika mobile house high school road Tadhi Krishna photo स्टुडियो पर्सा बजार थप जानकारीको लागि मोबाइल अन्ठानब्बे एक बाह्र तेइस छ सय बयासी र अन्ठानब्बे चार पचास उन्सत्तरी चार सय उन्तिस लाइसेन्स सहितको पर्सराएको सूचना शहीद स्मृति क्याम्पसदेखि पर्सा जाने क्रममा ठक्कर महत्वको नाममा रहेको सवारी साधनको लाइसेन्स एवं गाडीको महत्वपूर्ण कागजात पत्र सहित यही श्रावण नौ गते दिउँसो एक बजेदेखि हराएको हुँदा फेला पार्नुहुने महानुभावले रेडियो अर्पणको कार्यालय वा अन्ठानब्बे चार एकाउन्न बहत्तर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 माझमा दर्जनभन्दा बढी अगाडि एल्बम निकालिसकेका नाइन्टिन नाइन्टीदेखि नेपाली पप म्युजिक इन्डस्ट्रीमा लागेका एक हस्ती धीरज राईको इन्फर्मेसन राखिरहेको छु धीरज राईको एल्बमहरू मार्केटमा लगभग दर्जनभन्दा बढी छन् भनेर भनिसकेको छु तिनीहरू रहेको छ प्रेसी one two thousand forty seven प्रेसी two two thousand forty nine प्रेसी three two thousand fifty one तिम्रा नयन two thousand fifty three girlfriend two thousand fifty five परिवर्तन two thousand fifty seven Sujana two thousand fifty nine the best of Dhiraj Rai two thousand and six sixty फिर थग two thousand sixty one freedom two thousand sixty three star two thousand sixty four sixty five भने हाल आएर टु थाउजन्ड थर्टिनमा Buddha was born in Nepal English भर्सनको एल्बम निकाल्ने तयारीमा छन् यो एल्बम चाहिँ अब रिलिज हुने क्रममा रहेको छ जसमा सबै सङ्घहरू इङ्ग्लिसमा रहेको छ जुन सङ्घले गौतम बुद्ध घाम्रो जुन जस्तै सत्य छ त्यति नै सत्य छ बुद्ध नेपालमा जन्मिएको र यसको परमा अशोका फिलर रहेको जस्ता कुरा गरिएका छन् वेल हबको क्रममा राख्दछु सोही सङ्घ वाज बोन इन नेपाल केवल तपाईँको लागि was born. Buddha was born in Nepal. Buddha was born. Buddha was born in Nepal. Asoka below. It is the proof. The sun and moon witness the truth. is this earthly truth? Buddha was born, Buddha was born in Nepal. Beijing was born. Beijing was born in Nepal. Beijing was born. Beijing was born in Nepal. He is the best. Buddha was born. Buddha was born in Nepal. Gurkha was born. Gurkha was born in Nepal. Tenzing was born. Tenzing was born in Buddha was born in Nepal एल्बमबाट टाइटल सङ्ग सुनिसक्नु भएको छ जसमा धेरै प्रयास गरेका छन् Nepali star pop singer Dhiraj Rai हामी पनि शुभकामना दिन्छौँ सामु आफ्नो देश नेपाललाई चिनाउने प्रयास स्वरूप निकालेका album Buddha was born in नेपालले धीरज राईलाई अन्तर्राष्ट्रिय म्युजिक इन्डस्ट्रीमा पनि चिनाओस् र तपाईँलाई थाहा नै छ नेपाली माइकल ज्याक्सन भनेर पनि चिन्ने गर्दछौँ हामी धीरज राईलाई र विशेषत मेल अडियन्स भन्दा पनि फिमेल अडियन्सको ढुकढुक मा बस्न सफल धीरज राईको इन्फर्मेसन राखिरहेको छु अब भने हामी प्रोग्रामको लास्ट लास्टमा आइसकेका छौँ प्रोग्रामको लास्ट लास्टमा आउँदासम्म हामी तपाईँलाई धीरज राईको बारेमा धेरै इन्फर्मेसन दिइसकेका छौँ केही इन्फर्मेसन अझ बाँकी छन् धीरज राईले अपरोडमा गएर पनि स्टेज सोहरू गर्ने गर्दछन् विशेष गरी एल्बम निकाल्न र गीत गाउन गीत रेकर्डिङ गराउनु भन्दा पनि स्टेज प्रोग्रामहरूमा चाहिँ बढी बिजी रहने धीरज राई अझै पनि ह्यान्डसम नै देखिन्छन् हुन त दुई दशक बितिसकेको छ बिसौँ वर्ष बितिसकेको छ पप म्युजिक क्षेत्रमा तर पनि उनी अझै पनि भन्ने गर्छन् कि म कलिले उमेरदेखि यो क्षेत्रमा लागेको हुनाले म देखिनमा त्यति समयको हिसाबले धेरै भए पनि म उमेरमा कमै छु तर पनि उमेर भन्न नरुचाउने पप गायक धीरज राईको इन्फर्मेसन सँगसँगै हाजबा भने त प्रोग्राम पप ग्यालरीबाट टाटा बाई बाई भन्नुपर्ने हुन्छ यतिन्जेलसम्म radio Arpan hundred four point five मेगाहजबाट र इन्टरनेट अनलाइनको W W dot radio Arpan dot com र अर्को internet online W W dot radio Arpan blogspot dot कमबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति धन्यवाद यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिदिनु हुने प्राविधिक साथी राजप्रति पनि आभार व्यक्त गर्दै अन्त्यमा धीरज राईकै आवाजमा रहेको तिमी रुदा बोलको सङ्ग सार्दै टाटा बाई बाई भन्छु always love Nepali music have a great time बाबाई सिएसन एक्लै हुँदा म पनि बरखी बसे muda Cukup maya saja kita श्रेयाले त बैङ्कमा नाम निकाली छ नि ए हो र कसरी सम्भव भएछ त ब्याङ्कमा नाम निकाल्नलाई बकुलहर चोकमा रहेको मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टरमा बैङ्किङ ट्रेनिङ लिएको रहेछ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 कम्युनिटी डेभलपमेन्ट ब्याङ्कसँग कारोबार निक्षेपमा उच्चतम ब्याज दर मुद्दती खातामा वार्षिक तेह्र प्रतिशत व्यक्तिगत बचत तथा संस्थागत खातामा वार्षिक एघार प्रतिशतसम्म ब्याज दर सहित सुलभ ब्याज दरमा छिटो छरितो कर्जाको लागि शीघ्र सम्पर्क गर्नुहोला Nepal community development bank limited मुख्य शाखा बटोल आठ हस्पिटल लाइन फोन शून्य एकहत्तर पाँच एकचालिस आठ सय सत्र र पाँच एकचालिस आठ सय अठार शाखा कार्यालयहरू सौ फर्सा रूपन्देही फोन नम्बर शून्य एकहत्तर चार शून्य शून्य शून्य नौ र चितवन चाँडी फोन नम्बर शून्य छप्पन्न छप्पन्न चौतिस एकचालिस सम्पूर्ण फोटोग्राफरहरूमा विशेष निमन्त्रणा सम्पूर्ण फोटोग्राफिक्सहरूको क्षमता अभिवृद्धि तथा फोटोग्राफिक क्षेत्रको विकासको लागि फोटोग्राफिक्स विशेष दुई हजार सत्तरीको निम्न मिति समय र स्थानमा हुने कार्यक्रममा सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ मिति यही श्रावण उन्नाइस गते समय दिनको दस बजेदेखि स्थान रोयल सेन्चुरी होटल प्राली नारायणगढ संयोजक प्रकाश शिवकोठी मोबाइल नम्बर अन्ठानब्बे चार पचास पैँतालिस तिन सय उना पचास पुनश कुशल फोटोग्राफर बन्नका लागि अति उपयुक्त यस कार्यक्रममा भारत तथा पाकिस्तानबाट पाल्नुहुने वरिष्ठ फोटोग्राफरबाट विशेष जानकारी प्राप्त हुने भएकोले अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछौ सहभागी भई ज्ञान आर्जन गरौं नत्र पछि पराउला नि इन्डियामा पढ्न जान चाहने विद्यार्थीको लागि सुवर्ण अवसर टच स्काई इन्टरनेसनल एजुकेसनले इन्डियामा पढ्न जाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै इन्डियाका विभिन्न स्थान जस्तै बेङ्गलोर चण्डीगढ न्यू दिल्लीमा विभिन्न course nursing civil engineering mechanical engineering computer engineering BBA petrol technology जस्ता कोर्सहरू पढ्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् साथमा कोर्स युनिभर्सिटी लगायतका विभिन्न सुविधाको बारेमा उचित परामर्श र जानकारी गराइन्छ विस्तृत जानकारीको लागि touch sky international education Ratnagar दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी सुन्दर सुन्दरता मेरो पहिचान सुन्दरता मात्र होइन सुन्दरता बनाउने मेरो चाहना जुन चाहना पुरा गर्नको लागि म रोज्दछु आइडिसी इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सित्तैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्ट्रेट हेयर पम्प ग्यारेन्टीका साथ गरिनुका साथै पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क आइटी इन्टरनेसनल ट्रेनिङ सेन्टर